नमस्कार साथै प्रभातकालीन न्यानो अभिवादन कार्यक्रम हाम्रो देश हाम्रो गौरवको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूमा प्रविधिका दाजु रिजन अनि कार्यक्रम प्रस्तुता म सुशील पौडेलको तर्फबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्सको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव तपाईँ हरेक हप्ताको बिहिबार बिहान आठ बजेको सुबिहानी पश्चात सुन्दै आइराख्नु भएको छ हामी कार्यक्रम हाम्रो देश हाम्रो गौरवको यस बसाइमा रहेर सदा सदा राष्ट्र राष्ट्रिय गौरवका विविध विषयवस्तुहरू सकारात्मक सोच प्रेरक प्रसङ्ग साथसाथै मिठा मिठा स्वदेश गानहरू उठान गर्ने गर्दछौँ कार्यक्रम हाम्रो देश हाम्रो गौरव तपाईँले यति बेला हामीलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको आकर्षीय ध्वनि तरङ्गबाट त सुनिराख्नु भएको छ नै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि एकैसाथ सुन्दै हुनुहुन्छ तपाईँ जहाँ जे जस्तो स्थानमा रहेर हामीलाई सुनेर साथ दिइराख्नु भएको छ तपाईँप्रति हार्दिक नमस्कार टक्राउन चाहन्छु साँच्चै नै हामी जन्मेको यो देश गौतम बुद्धको जन्मदेश ऋषि मुनिहरूको तपभूमि आराध्य देवी देवताको कर्मथलो सुन्दर प्राकृतिक झटाहरूले भरिपूर्ण यो देश यो राष्ट्र हाम्रो लागि सदा सदा गौरव अनि प्रतिष्ठाको विषय हो त्यसैले रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्सको यस बसाइमा रहेर हामीले सदा सदा राष्ट्र राष्ट्रिय गौरवका विविध विषयवस्तुमाथि आवाज उठाउँदै आइरहेका छौँ आजको श्रृङ्खलामा नेपाली चलचित्रका एक महान हस्ती नायक श्रीकृष्ण श्रेष्ठको सम्झना गर्ने प्रयास गरिरहेका छौँ कार्यक्रमको सुरुवात गरौँ एउटा सोधुस्कानबाट अहिले होला दाजु भाइमा जस्तो चिनिन आफन्तलाई मारिने यो ए होला दाजु भाइमा नचो मेला ए होला दाजु भाइमा नचो Thank नेपाली चलचित्र क्षेत्रका उज्जवल नक्षत्र श्रीकृष्ण श्रेष्ठ अन्तत सडचालिस वर्षको उमेरमा अस्ताएका छन् रङ्गमञ्चमा झन्डै अढाई दशक बिताएका श्रेष्ठ उत्कृष्ट सृजनशील क्षमता र शालीन व्यक्तित्वका कारण चलचित्र मञ्च बाहिर पनि उत्तिकै प्रिय थिए कलाप्रेमी सारा नेपालीहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहे पनि आखिर उनलाई जानु नै रहेछ गए उनी गए तर नेपाली कला क्षेत्रमा पुर्याएको योगदानले उनको विदाई गाह्रो रह्यो जीवनको दुई दशकभन्दा पनि बढी समयदेखि नेपाली चलचित्रमा लागिपरेका परेका श्रीकृष्णलाई डिप निमिनियाकै कारण चलचित्र क्षेत्रले गुमाउनु परेको छ दुई सालमा भुमरी चलचित्रबाट पर्दामा देखिएका श्रीकृष्ण श्रेष्ठले नाता चलचित्रबाट हिरोमा अभिनय गरेका हुन् नेपाली चलचित्रमा एकछत्र रूपमा छाउँदै आएका श्रेष्ठलाई यसअघि पनि रक्त क्यान्सर भएको थियो तर पनि रक्त क्यान्सरले उनको फिल्म यात्रालाई पूर्ण विराम लगाएन छन ऊर्जा दिने काम गर्यो नेपाली चलचित्रमा छवि ओचाले श्रीकृष्ण श्रेष्ठलाई नाता चलचित्रबाट अगाडि ल्याए त्यसपछि श्रीकृष्णले कहिल्यै पछाडि फर्केर हेर्नु परेन नेपाली चलचित्र प्रेमीको मन जित्दै उनी सबैको मनमनमा बस्न सफल भए उनले आफ्नो चलचित्र हेर्नै पर्दछ उनको चलचित्रमा केही नयाँपन हुन्छ भन्ने भावनाको विकास गरेका थिए आफ्नो जीवनको सडचालिसौँ वसन्तमा हामीबाट पराई हुन पुगेका श्रेष्ठ साह्रै मिलनसार इमान्दार अनि एवं कामप्रति वफादार हुनुका साथै सहयोगी भावनाका पनि थिए नायक श्रेष्ठले झन्डै पन्ध्र वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानमा सरकारी जागिर पनि खाएका थिए विवाहपछि हनुमान मनाउन सिमला गएका श्रीकृष्ण श्रेष्ठ नेपाल फर्किएनन् उनले आफ्नो अन्तिम श्वास नेपाल आमाको काखमा फेर्न पाइनन् सायद उनमा पनि इच्छा थिए होला नेपाल आमाको काखमा मर्ने तर भावीको लेखा नै अनौठो छ भारतको गङ्गाराम हस्पिटलमा भारतको गङ्गाराम हस्पिटलमा उनले मृत्युवरण गर्नु पर्यो नेपाली चलचित्रलाई आफन्त आफ्नो मान्छे सुख दुःख एमेरो हजुर हामी तिन भाइ र कहाँ भेटिएला जस्ता एकाउन्नौ र सयौँ दिन मनाउन सफल चलचित्र हामीलाई दिएका श्रीकृष्ण श्रेष्ठले नेपाली मुभिज स्थापना गरेर कहाँ भेटिएला चलचित्रको निर्माण गरेका थिए जुन सिनेमा अत्याधिक सफल नै बनेको थियो हालै श्रीकृष्ण श्रेष्ठको निर्माणमा कोहिनुर चलचित्र विभिन्न हलहरूमा साउन तेइस गतेबाट प्रदर्शनरत छ यस चलचित्रको प्रमोसनमा पनि श्रीकृष्णले समय दिन सकेनन् कारण थियो पापी डिप निमोनिया आफ्नै चलचित्रबाट सबैको मन जित्न सफल श्रीकृष्णले पर्दामा सबैलाई रुहाएका थिए तर आज वास्तविक जीवनमा उनले हामीलाई रुहाएका छन् विवाहको केही दिनपछि नै हनिमुनका लागि भारततर्फ प्रस्थान गर्नु गर्नुअघि श्रीकृष्ण श्रेष्ठले सञ्चारकर्मीहरूको सन्तान कहिले जन्माउने भन्ने प्रश्नको जवाफमा भनेका थिए तत्काल हाम्रो त्यस्तो सन्तान जन्माउने इच्छा छैन दुई वर्षपछि मात्रै हामीले सन्तान जन्माउने योजना बनाएका छौँ श्रीकृष्णले यस्तो जवाफ दिइरहँदा छेउमा उभिएकी उनकी श्रीमती नायिका श्वेता खड्काले पनि केही लजाउँदै मुस्कुराएर श्रीकृष्णको योजनामा मुन्टो हल्लाएर समर्थन जनाएकी थिइन् तर श्रीकृष्णको यो सुन्दर योजना यो सुन्दर सपना अब कहिल्यै पुरा हुने छैन विवाह भएको एक महिनामै श्वेताको सिउँदो पुछिएपछि नवजोडीले देखाएको यो सुन्दर सपना केवल कहिल्यै पुरा नहुने कितामा उभिएको छ श्रीकृष्णले निर्माण गरेको शुक्रबारदेखि प्रदर्शनमा रहेको फिल्म कोहिनुरको रिलिजको पूर्व सन्ध्यामा श्रीकृष्णले निकै नै भावुक सन्देश पठाउँदै भनेका थिए मेरो स्वास्थ्यको कारण तपाईँहरूसँगै बसेर फिल्म रिलिज गर्ने सपना पुरा हुन सकेन म रिलिज भएको केही दिनपछि नै निको भएर तपाईँहरूसँगै बसेर फिल्म हेर्ने गरी आउनेछु कृपया मैले निर्माण गरेको यो फिल्मलाई माया गरिदिनुहोला तपाईँहरूको माया मेरो लागि औषधि हुनेछ निको भएर दर्शकसँग बसेर आफ्नो फिल्म हेर्ने सपना रहेको जानकारी केही दिन अघि मात्रै बुनेका श्रीकृष्णको प्रतीक्षामा रहेका उनका शुभेच्छुक दर्शक र फ्यानहरूले आइतबारको सुरुवातसँगै उनको मृत्युको दुःखद समाचार सुन्नु परेको छ श्रीकृष्णको यो दुःखद आवाजनसँगै त्यो सपना कहिल्यै पुरा नहुने भएको छ नायक श्रीकृष्णसँग नेपाली फिल्ममा अझै धेरै योगदान दिने र यसलाई अझै अब्बल बनाउने सपना थिए उनले बेला बेला उनका योजना सुनाउँदै आएका पनि थिए उनले भन्ने गरेका थिए नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुगेको हेर्ने चाहना छ र त्यसका लागि जीवनको अन्तिम घडीसम्म पनि म लागिरहनेछु हुन पनि जीवनको अन्तिम श्वास पनि उनले फिल्मकै नाम लिएर फेरे जीवनको अन्तिम घडीमा उनले आम दर्शकका लागि पठाएको सन्देशमा उनको यो भावना अझै गम्भीर ढङ्गले मुखरित भएको थियो श्वेतामाथि वज्र मान्छेको जीवनमा आरोह र अवरोह भइरहन्छ सुख र दुःख नै जीवनको चौतारी हो भन्छन् म त्यही चौतारीमा बसिरहेको केही दिन अघि यस्तो भावुक सन्देश पठाएका श्रीकृष्णले परिभाषित गरेको यो भयानक पीडा वेदना सन्ताप र दुःख दिएर उनले संसार छाडेका छन् एक महिना अघि असार तेइस गते मात्र श्वेताको सिउँदो रङ्गाएका श्रीकृष्णले संसार छाडेपछि श्वेताको जीवनको बिहानी कहिल्यै नहुदाउने गरी अन्धकारको रातमा परिणत भएको छ जीवनमा सँगै यात्रा गर्ने त्यो सुन्दर सपनामा तुषारापात लागेको छ जीवनको लामो समय नेपाली फिल्म जगतको विकास र समृद्धिमा खर्चेका सदाबहार नायक श्रीकृष्णप्रति हाम्रो हार्दिक श्रद्धा सुमन श्रोता तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुन्दै हुनुहुन्छ आजको श्रृङ्खलामा हामीले नायक श्रीकृष्ण श्रेष्ठको कथालाई उठाउन खोजिरहेका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 घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख्ने दुख्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस सिटी एक्सप्रेस मनी ट्रान्सफर आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा सगौरव प्रस्तुत गर्दछ पैसा हात हातमा उपहार आठ आठमा यस योजनामा सहभागी हुनुहोस् र जित्नुहोस् दैनिक आठ जनालाई प्रुफ ज्याकेट प्रत्येक आठ दिनमा एकजनालाई स्मार्टफोन हरेक महिनाको आठ गते एकजनालाई एक तोला सुनको सिक्री त्यति मात्र कहाँ हो र बम्पर उपहारमा एकजनालाई मोटर बाइक विस्तृत जानकारीको लागि नजिकैको सिटी एक्सप्रेसको भुक्तानी काउन्टर वा राष्ट्रिय दैनिकहरूमा हेर्नुहोस् थप जानकारीको लागि फोन चार दुई तिन एक नौ शून्य शून्य सिटी एक्सप्रेस मनी ट्रान्सफर पुर्याउँछौ सम्हालेर ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Pooja Kuber mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरु हेरु लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी सूचना प्रविधिको क्षेत्रमा नेपालमा सबैभन्दा ठुलो सञ्जाल भएको कलेज अफ सफ्टवेयर इन्जिनियरिङको शाखा कार्यालयहरूमा एटिन्थ मेरिट स्कलरसिप प्रोग्रामको फारम धमाधम वितरण हुँदैछ म्याथ इङ्ग्लिस आइक्यू र जिके गरी चारवटा विधाबाट सय अङ्कको वस्तुगत प्रश्नहरू सोधिनेछ जसमा तपाईँले प्राप्त गरेको अङ्क नै तपाईँले पाउने छुटको प्रतिशत हुनेछ आफ्नो खुबी अनुसार पुनः वा आंशिक छुट पाएर सूचना प्रविधिको अध्ययन गर्न मिल्ने यो अवसर वर्षको एक पटक मात्र आउने जानकारी गराइन्छ हाम्रा कोर्सहरू software diploma hardware diploma networking diploma accounting diploma web designing banking accounting database programming graphics designing C programming laptop maintenance chip level hardware training online job training form भर्ने अन्तिम मिति दुई हजार एकहत्तर श्रावण उनातिस गते छात्रवृत्ति परीक्षा मिति दुई हजार एकहत्तर श्रावण एकतिस गते प्रस्तुति विस्तृत जानकारीका लागि कलेज अफ सफ्टवेयर इन्जिनियरिङ शाखा कार्यालय रत्नगर टाढी फोन नम्बर शून्य छपन्न पाँच साठी सात सय नब्बे खैरहनी पर्सा फोन नम्बर शून्य छपन्न पाँच त्रियासी पाँच उना पचास र भण्डारा फोन नम्बर शून्य छप्पन्न पाँच पचास एक सय तेह्र अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम हाम्रो देश हाम्रो गौरव विश्रामपछिको यो समयमा तपाईँहरू सम्पूर्णलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु यदि तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुनिराख्नु भएको छ कार्यक्रम हाम्रो देश हाम्रो गौरवको आजको श्रृङ्खलामा रहेर श्रीकृष्ण श्रेष्ठलाई सम्झिराखेका छौँ मेरो आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन पर्दापारीबाट दाजु रिजनको साथ मिलिराखेको छ भने मसु कार्यक्रम प्रस्तुता सुशील पौडेल एउटा फुल फुल्छ ओइलाउँछ एउटा फुल फुल्छ ओइलाउँछ अनि झर्छ बसन्तको बहार पनि ग्रीष्म शरद हुँदै शिशिरसम्म आइपुग्दा उजाड बनिसकेको हुन्छ एउटा मानिस पनि जन्मन्छ समयसँगै ठुलो हुँदै बुढो हुन्छ अनि एक दिन मर्छ यो प्रकृतिको नियम हो यसलाई बदल्न संसारको कुनै पनि शक्तिले सक्दैन मानिस मर्दा उसको परिवार आफन्तजन दुःखी हुन्छन् केही समय सम्झन्छन् र बिस्तारै बिर्सँदै जान्छन् यही सामान्य प्रक्रियामा पनि कसैको मरण भने असामान्य हुँदो रहेछ उसको मृत्युमा पुरै देश दुःखको सागरमा चुर्लम्म डुब्दो रहेछ हो आज श्रीकृष्ण श्रेष्ठको मृत्युले एउटा नेपाल आमाले सच्चा देशभक्ति छोरो गुमाएकी छन् हामी नेपालीले एउटा दाई गुमाएका छौँ एउटा भाइ गुमाएका छौँ आज देशले एउटा चलचित्रको नायक गुमाएको छ आज यी कुराहरू सम्झिरहँदा यी कुराहरू भनिरहँदा मर्माहत तुल्याइरहेको छ उसको अन्त्यले हरेक मानिसको मन छोइरहेको छ जति नै समाजको प्यारो भए पनि आखिर मृत्युलाई अगाल्नै पर्दो रहेछ हरेक व्यक्तिको मृत्यु उही हो फरक यति मात्र हो कोही मरेर पनि बाँचिरहँदा रहेछन् आखिर भगवान्ले पनि राम्रा मान्छेलाई छानी छानी बोलाउँदा रहेछन् हार्दिक श्रद्धासुमन नेपालका महान हस्ती श्रीकृष्ण श्रेष्ठ प्रधानमन्त्री सुशील कोइरालाले नेपाली चलचित्र जगतका उज्जवल नक्षत्र नायक श्रीकृष्ण श्रेष्ठको निधन भएकोमा आफू स्तब्ध भएको बताएका छन् सोमबार एक शोक सन्देश जारी गर्दै प्रधानमन्त्रीले भनेका छन् यस दुःखद घडीमा उहाँको दिवंगत आत्माप्रति चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु चलचित्र मार्फत समा समाजलाई मनोरञ्जन दिने कलाकारको दुःखद निधनले नेपाली चलचित्र क्षेत्रलाई अपूरणीय क्षति पुगेको भन्दै प्रधानमन्त्रीले दिवंगत नायक श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् लोकप्रिय कलाकार श्रीकृष्ण श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार भयो श्रेष्ठको शबमा राष्ट्रिय झन्डा उडाएपछि प्रहरीको एक टुकडीले अन्तिम सलामी दिएको थियो स्वर सम्राट नारायण गोपालपछि कलाकारको निधनमा राज्यले पहिलोपटक यो उच्च सम्मान दिएको हो नागरिक स्तरबाट त सम्भवतः पहिलोपटक श्रीकृष्णले नै ठुलो सम्मान पाएका छन् उनको शव काठमाडौँ विमानस्थलमा अवतरण गराउँदादेखि नै उनका शुभचिन्तकहरूको ठुलो भिड लागेको थियो शव यात्रामा कलाकार राजनीतिकर्मी विद्यार्थीदेखि सर्वसाधारणसम्मको व्यापक सहभागिता थियो प्रज्ञा भवन नाम उनलाई श्रद्धाञ्जली दिनका लागि जन्म भएका भिड नियन्त्रणभन्दा बाहिर गएको थियो श्रीकृष्णको शवयात्रा श्रद्धाञ्जली तथा अन्तिम संस्कारमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल लगायतका मन्त्रीहरू विभिन्न राजनैतिक दलका नेताहरू विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी भएका थिए कलाकार श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली दिन प्रज्ञा भवनमा जम्मा भएको अनियन्त्रित भिडका कारण श्रीकृष्ण श्रेष्ठको शवलाई त्यहाँ नराखिकन सिधै अन्तिम संस्कारका लागि पशुपति आर्यगढतर्फ लगिएको थियो नायक श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीरमा पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिएको छ राष्ट्रिय सम्मानका साथ उनको पार्थिव शरीरलाई विदा गरिएको हो उनको पार्थिव शरीरमा उनका दाजुले दागबत्ती दिएका छन् नेपाल सरकारको निर्णय अनुसार श्रीकृष्णको पार्थिव शरीरलाई नेपाल प्रहरीको एक टुकुडुले सलामी अर्पण गरेको थियो उनलाई सूचना तथा सञ्चार मन्त्री डाक्टर मिलेन्द्र रिजालले राष्ट्रिय झण्डा उडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए एक महिना अघि मात्र नायिका श्वेता खड्कासँग दाम्पत्य जीवनमा बाँधिएका श्रीकृष्ण हनु हनिमुनका क्रममा भारतको सिमला पुगेका थिए त्यसै क्रममा अचानक बिरामी परेका उनलाई दिल्ली स्थित गङ्गारङ अस्पतालमा उपचार गरिएको थियो डिप नमोनियाबाट थलिएका श्रेष्ठ कहिल्यै नफर्कने गरी अहिले विदा भएका छन् दाम्पत्य जीवनमा बाँधिएको एक महिना नबित्दै उनीहरूको जीवनयात्रा टुटेको छ श्रीकृष्ण र श्वेताको लगानीमा अभिनेत चलचित्र कोहिनोर साउन तेइस गते नै प्रदर्शनमा आएको थियो र अहिले नेपालका विभिन्न चलचित्र हलहरूमा यो भव्यताका साथ प्रदर्शनमा आइरहेको छ श्रीकृष्ण श्रेष्ठलाई सम्झँदै नेपाली चलचित्रको एक नायिका भ अरुणिमा लम्साल भन्छन् हामीले कोहिनुर गुमायौँ आज हामीले नेपाली फिल्म क्षेत्रको कोहिनुर गुमाएका छौँ श्री राईको अकल्पनीय निधनले सारा नेपालीलाई भाव विहल बनाएको छ श्री दाई जस्तो कलाकार निर्माता फेरि पाउन गाह्रो छ अल्पायुमै उहाँले हामीलाई छोडेर जानुभयो तर विश्वास लागिरहेको छैन तपाईँ सधैँ हाम्रो मन मस्तिष्कमा रहिरहनुहुन्छ तपाईँको आत्माले शान्ति पाओस् यस्तै राजेश हमाल भन्छन् श्रीकृष्णको असामयिक निधनले मलाई पीडा भएको छ उनी साह्रै असल कलाकार हुन् मैले पहिलोपटक उनीसँग कसम फिल्ममा काम गरेको थिएँ कामप्रतिको उनको लगाव मेहनत निकै राम्रो थियो भगवान्ले उनको परिवार विशेष गरी भर्खरै बिहे गरेकी पत्नी श्वेतालाई धैर्य धारण गरी अघि बढ्ने शक्ति दिउन् श्रीकृष्णको निधन नेपाली चलचित्र क्षेत्रका लागि अपूरणीय क्षति हो उनको आत्माले शान्ति पाओस् उनी अनगिन्ती मन र मस्तिष्कमा अमर रहिरहनेछन् हो श्रीकृष्ण श्रेष्ठ अब कहिल्यै पनि नफर्कने गरी हामीलाई छाडेर गएका छन् श्रीकृष्णको शरीरले हामीलाई छाडेर गए पनि उनले बनाएका ती चलचित्र उनीले अभिनय गरेका ती चलचित्र हाम्रो अगाडि सधैँ रहिरहनेछन् सधैँ चलचित्रमा हँसाउने गरेका श्रीकृष्ण श्रेष्ठले आज वास्तविक जीवनमै हामीलाई रुवाएर गएका छन् एउटा कुनै पनि नेपाली नेपालीले पत्याउने गाह्रो पर्ने श्रीकृष्णको निधन भएको छ साँच्चै हामी नेपालीहरू मर्महात बनेका छौँ उनको चलचित्र हेरेर हामी हाँस्ने गरेका आज उनको चलचित्र हेर्दै गर्दा हँसाउने कुरा आए पनि हामी रुनेछौँ उनले चलचित्रमा मरेको अभिनय गरेर हामी रुने गरेका आज उनले साँच्चै वास्तविक जीवनमै मरेर हामीलाई रुवाएका छन् हार्दिक श्रद्धासुमन श्रीकृष्ण श्रेष्ठ तिमीप्रति तिमीले दिएको नेपालप्रतिको माया सदा सदा अमर रहनेछ तिमीले छाडेर गएका ती चलचित्रहरू सदा सदा हाम्रो कानमा गुन्जनिन्छन् तिमीले अभिनय गरेका ती चलचित्रका गीतहरू सधैँ हामीले हेरिरहनेछौँ र तिमीलाई सधैँ माया गरिराख्नेछौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्सको तर्फबाट र कार्यक्रम हाम्रो देश हाम्रो गौरवको तर्फबाट शोक सन्तप्त परिवारप्रति हार्दिक श्रद्धासुमन र नायक श्रीकृष्ण श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौँ श्रोता तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुनिराख्नु भएको छ आजको श्रृङ्खलामा रहेर हामीले श्रीकृष्ण श्रेष्ठको प्रसङ्गलाई उठायौँ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो कार्यक्रमप्रति सल्लाह सुझाव टिका टिप्पणी अनि सल्लाह सुझावहरू पठाउन नबोल्नुहोला र यतिन्जेल कार्यक्रम तपाईँ जहाँ जे जस्तो स्थानमा रहेर सुनेर साथ दिनुभयो तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु मेरा आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन पर्दापारीबाट साथ दिने दाजु रिजनप्रति पनि धेरै धेरै धन्यवाद प्रकट गर्दै अन्त्यमा श्रीकृष्ण श्रेष्ठलाई फेरि पनि हार्दिक श्रद्धासुमन व्यक्त गर्दै कार्यक्रम प्रस्तुता म सुशील पनि उजेल पर्न चाहन्छु हस्त नमस्कार नेपालको जय होस् जय मातृभूमि भगवान तिमी मान्छे भइ भगवान तिमी मान्छे भइ जीवन बिसाउने सुख दुःख चौतारी हो जीवन बिसाउने कहिले हँसाउने आफ्नो आफ्नो बेथाली